नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot com dot NP मार्फत संसारभरिकै साथ सुनिरहनु भएको बिहान सात बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ म ध्रुवराज खनाल स्थानीय समाचार विस्तारमा एकीकृत नेकपा माओवादीका समानुपातिक तर्फका उम्मेद्वार सियाराम प्रसाद कुशवाहा फिरोजलाई प्रहरीले चितवनबाट पक्राउ गरेको छ जिल्ला प्रहरी कार्यालय पर्साबाट आएको प्रहरी नायब निरीक्षक रुद्रराज कण्डेलको नेतृत्वको विशेष टोलीले पूर्वी चितवनको भण्डाराबाट उनलाई विश्व हिन्दू युवा सङ्घका अध्यक्ष काशीराम तिवारीको हत्या अभियोगमा पक्राउ गरेको हो साढे तिन वर्षअघि दुई हजार सडसठी असार बाह्र गते बेरगन्जको अशोक बाटिकामा तिवारीको गोलीहानी हत्या गरिएको थियो ए माओवादीले माधव नेपालको सरकार ढलाउन सञ्चालन गरेको आम हडतालको प्रतिकारमा उत्रिएका विश्व हिन्दू युवा सङ्घका कार्यकर्ताको कार्यक्रममा उनीमाथि आक्रमण भएको थियो त्यति बेला ए माओवादीको मेषमा तिवारी नेतृत्वको जुलुसले आक्रमण गरेका थिए तिवारी हत्यामा फिरोजलाई अदालतले दोषी ठहर गरिसकेको छ उनलाई प्रहरीले खोजिरहेको थियो विशेष सुराकीको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक धीरज सिंहले जानकारी दिनुभयो प्रहरीका अनुसार उनलाई प्रहरीले लामो समयदेखि खोजिरहेको र विशेष सुराकीको आधारमा चितवनबाट पक्राउ गरिएको हो यता जिल्ला प्रहरी कार्यालय चितवनले भने यस घटनामा कार्यालयलाई कुनै जानकारी नभएको जनाएको छ तिवारी हत्याको पन्ध्र महिनापछि पर्सा प्रहरीले ए माओवादीका नेता तथा तात्कालीन भूमि सुधार तथा व्यवस्था मन्त्री शाह पक्राउ परेका अमन कुशवाहा र शाहका स्वकीय सचिव फिरोज विरुद्ध अभियोजन पत्र तयार गरेको थियो अभियोजन पत्र तयार भएपछि शाहले मन्त्री पदबाट राजीनामा दिएका थिए अठाइस वर्ष फिरोज मङ्सिर चार गते सम्पन्न निर्वाचनमा समानुपातिक तर्फबाट माओवादीको बन्द सूचीमा एक सय सडसठी नम्बरमा रहेका छन् मापदण्ड पुरा नगरी सञ्चालन गरेका निजी अस्पताललाई बन्द गर्न दिएको निर्देशन अटेर गरेपछि जिल्ला प्रशासन कार्यालय चितवनले हिजो ती अस्पतालमा तालाबन्दी गरेको छ दर्ता नभएको नवीकरण नगरेको र अन्य मापदण्ड पुरा नगरेको देखिएपछि चितवनका चारवटा निजी अस्पताललाई बन्द गर्न एक साथ अघि जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको थियो अस्पतालमा रहेका बिरामीलाई अवस्था हेरी अन्य अस्पतालमा पठाएर बढीमा तिन दिनभित्र अस्पताल बन्द गर्न प्रशासनले निर्देशन दिएको थियो प्रशासनको निर्देशनको अवज्ञा गर्दै सञ्चालनमा रहेका भरतपुरको ओएसएस मेडिकल कलेज र एडभान्स अस्पतालमा प्रशासनले सोमबार तालाबन्दी गरेको हो प्रशासन कार्यालयले दिएको निर्देशन अवज्ञा गरेर अस्पताल सञ्चालन गरेकाले बाध्य भएर आफूले अस्पतालमा तालाबन्दी गर्नु परेको प्रमुख जिल्लाधिकारी नरेन्द्र राज शर्माले जानकारी दिनुभयो ओम अस्पताल र पूर्वी चितवनको पर्सामा रहेको परोपकार अस्पताल भने प्रशासनको निर्देशनपछि बन्द भएका छन् स्वास्थ्य मन्त्रालय चिकित्सा महाशाखाबाट आएको टोलीले जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला प्रशासनका प्रतिनिधिको रोहबरमा गरेको अनुगमनका क्रममा ती अस्पतालले प्रक्रिया पुरा नगरेको पाइएपछि बन्द गर्न निर्देशन दिएको थियो चितवनमा एक सरकारी अस्पताल दुई मेडिकल कलेज एक क्यान्सर अस्पताल एक आँखा अस्पताल र छब्बिसवटा निजी अस्पताल सञ्चालनमा रहेका छन् यसैबीच ओएसिस मेडिकल कलेज भरतपुरका सञ्चालक मनोज चौधरीको शैक्षिक योग्यताको छानबिन गर्न शैक्षिक योग्यताका प्रमाणपत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय हेटौँडा पठाइएको छ चौधरीको शैक्षिक योग्यतामाथि प्रश्न उठेपछि छानबिनका लागि जिल्ला प्रशासन कार्यालय चितवनले शैक्षिक प्रमाणपत्रको सक्कल र नक्कल दुवै क्षेत्रीय कार्यालय पठाएको हो चितवनमा पालिएका गाईमा फरक खालको खोरेत रोगको प्रकोप देखिएको छ चितवनको कुम्रोजबाट सुरु भएको यो रोग अन्य क्षेत्रमा पनि देखिएको जिल्ला पशु सेवा कार्यालयका प्रमुख रामकुमार कार्कीले जानकारी दिनुभयो प्रकोप बढ्दै गएकाले तिन टोली परिचालन गरेर नमुना सङ्कलन थालिएको कार्कीले बताउनुभयो उहाँका अनुसार विशेष गरी गाई र बाछाबाछीमा मात्र यसको सङ्क्रमण देखिएपछि परीक्षणका लागि नमुना काठमाडौँ पठाउने तयारी गरिएको छ कुम्रोजपछि खोलेसिमल र मङ्गलपुर क्षेत्रमा समेत खोरेत रोग देखिएको कार्यालयले जनाएको छ कृषकले दर्जन बढी गाई र बाछा बाछी मरेको जनाएका छन् पशु कार्यालयले भने कति मरे भनेर तथ्याङ्क आइ नसकेको जनाएको छ नमुना राजधानीको खोरेत नियन्त्रण आयोजनामा पठाउने र आयोजनाबाट परीक्षणका लागि भारत पठाउन सक्ने पशु सेवा कार्यालय चितवनका प्रमुख कार्कीले बताउनुभयो सुरुमा ज्वरो आउने मुख र खुट्टामा घाउ देखिने रियाल काट्ने र पछि मर्ने समस्या रहेको पशु चिकित्सकले बताएका छन् आजदेखि दैनिक नौ घन्टा लोड सेडिङ सुरु भएको छ नेपाल विद्युत प्राधिकरणले जारी गरेको नयाँ तालिका अनुसार दैनिक हुँदै आएको लोड सेडिङमा तिन घन्टा थप गरी नौ घन्टा पुर्याइएको हो यसअघि दैनिक छ घन्टा लोड सेडिङ हुँदै आएको थियो दैनिक तिन तिन घन्टाको दरले दिनमा तिन पटक गरी नौ घन्टा लोड सेडिङ हुनेछ त्यस्तै सातामा एक दिन भने दुई पटक चार घण्टा र पाँच घण्टाका दरले लोडसेडिङ गरिनेछ नदीमा जलस्तर घट्न थालेको तथा उत्पादनमा कमी आएको भन्दै हप्तामा त्रिसठी घन्टा लोडसेडिङ गर्न लागेको प्राधिकरणका प्रणाली सञ्चालन विभागका प्रबन्धक भुवन कुमार छेत्रीले जानकारी दिनुभयो चितवनमा यसपटक धान उत्पादनमा वृद्धि भएको छ धान खेती लगाएको क्षेत्रफल घटे पनि उत्पादनमा भने वृद्धि भएको जिल्ला कृषि विकास कार्यालय चितवनले जनाएको छ उत्पादकत्व बढेकाले लगाएको क्षेत्र घटे पनि उत्पादन भने बढेको कार्यालयका बाली विकास अधिकृत राजन ढकालले जानकारी दिनुभयो यो वर्ष चितवनमा कुल उनातिस हजार पाँच सय पचहत्तर हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो जसमा कुल एक लाख तिन हजार पाँच सय बाह्र मेट्रिक टन धान उत्पादन भएको कृषि विकास कार्यालय चितवनका प्राविधिक सहायक नोदनाथ लामिसानेले जानकारी दिनुभयो भण्डारामा जारी निशुल्क आँखा शिविरको सोमबार तेस्रो दिनसम्म छ सय उनातिसजनाले आँखा जाँच गराएका छन् शिविरमा मोतियाबिन्दु भएका पचपन्नजनाको निशुल्क शल्यक्रिया गरिएको आयोजक संस्थामध्येको एक भण्डारा समाज काठमाडौँका कार्यक्रम संयोजक राजन सेणाईले जानकारी दिनुभयो शिविरमा नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाडौँका वरिष्ठ नेत्र विशेषज्ञ डाक्टर इन्दु ढुङ्गेलको नेतृत्वको चिकित्सकहरूको टोलीले आँखा परीक्षण गरिरहेका छन् शिविरको आयोजनामा भण्डारा समाज Kathmandu rotary club of Ratnanagar rotary club of रत्नगर भण्डारा गाविस र भण्डारा स्वास्थ्य चौकी रहेका छन् मङ्सिर उनातिस गतेबाट सुरु भएको शिविर तिन दिनसम्म चल्ने भए पनि बिरामीहरूको चापलाई मध्यनजर गरी एक दिन थप गरेको रोटरी क्लब अफ रत्नगरका सदस्य प्रभात सेडाईले जानकारी दिनुभयो पुस तिन गते बुधबारदेखि चितवनमा हुने राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको तयारी अन्तिम क्षणमा पुगेको छ राष्ट्रपति रनिङ सिल्ड व्यवस्थापन तथा निर्देशन समितिको आयोजनामा हुने प्रतियोगितामा चितवनका पाँचवटा निर्वाचन क्षेत्रमा अन्तर्मावि स्तरीय खेलहरू हुने जिल्ला खेलकुद विकास समितिका सदस्य सचिव रामजी ढकालले जानकारी दिनुभयो राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता अन्तर्गत तेक्वान्दो उसु एथलेटिक्स भलिबल सितेरियो कराँते खेलहरू हुने ढकालले बताउनुभयो प्रतियोगिताको लागि टिम दर्ता मैदान व्यवस्थापन स्थान छनौट लगायतका कामहरू अन्तिम चरणमा पुगेको र आज बेलुकासम्म सबै काम सकिने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष एवं आयोजक समितिका सदस्य उत्तम गुरुङले जानकारी दिनुभयो जिल्ला शिक्षा समितिका अध्यक्ष संयोजक स्थानीय विकास अधिकारी तिलक पौडेलको अध्यक्षतामा हुने प्रतियोगितामा क्षेत्र नम्बर एकको वीरेन्द्र आदर्श उच्च मावि दुईको पञ्चकन्या उच्च मावि तिनको बालकुमारी उच्च मावि चारको शारदानगर उच्च मावि र पाँचको माडी उच्च माविमा हुनेछ शिव पौडेल स्मृति अन्तल अन्तर कलेज टी ट्वेन्टी क्रिकेट प्रतियोगिता आजबाट भरतपुरमा सुरु हुँदैछ वीरेन्द्र बमोकी क्याम्पस भरतपुरको प्राङ्गणमा हुने प्रतियोगितामा कुल सोह्र टिमको सहभागिता रहने आयोजकले हिजो पत्रकार सम्मेलन गरी जानकारी गराएको छ खेलको विजेताले अडसट्ठी हजार नौ सय दुई रुपियाँ पुरस्कार पाउने खेलका संयोजक अनिल अधिकारीले जानकारी दिनुभयो यो पुरस्कार राशि पौडेलको निधन भएको दिनको आधारमा राखिएको हो दोस्रो हुने टिमले पैँतिस हजार नौ सय दुई रुपियाँ पाउनेछ त्यस्तै प्रतियोगिताका man of the series best